कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु त्यसका वरिपरि रातो दाग लागेको हुन्छन् थुप्रै सूर्यहरू अस्ताउन आँटेका हुन् मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेट्टाउन खोज्छन् उम्किँदै गइरहेका आभास भएर उम्किँदै गइरहेका क्यानभासहरू भएर उम्किँदै गइरहेका आफ्ना सत्यहरू भएर तिमीले कहिले काहीँ देखेका छौ परको आकाशलाई अझै परको क्षितिजलाई अझै परको रातो रंगलाई भने त्यो मेरो आमा हो हुन त मेरी आमालाई तिमीले मार्यो भने भनेको छैन उसले घाँटी घाँटीभरि अल्झाएका खुकुरीको घाउमा मैले रगत थुप्रै बगे भनेर भनेको छैन मैले चिच्याएको छैन हुन त म मेरो घरको एउटा कोठामा जब पस्छु त्यो मेरो आमा हुन्छ सबैले वरिपरि बसेर कुरा गरिरहेका हुन्छन् ठूलो षड्यन्त्र भइरहेको हुन्छ व्यङ्ग्य गरेर हाँसिरहेका पनि हुन्छन् कि यसको आमाले यसै देशमा आत्महत्या गर्यो भन्दै र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु मेरो आमाले आफूलाई काटिसकेपछि मेरो निम्ति यही खुकुरी धुनलाई दिनुभएको छ मलाई थाहा छैन अरूका आमाहरू यस देशमा त्यसो गर्छन् कि गर्दैनन् बिम्ब कवि ईश्वर बल्लभको मेरी आमाले आत्महत्या गरेको देश कविताको यो अंशसँगै आजको यो एक सय त्रियानब्बे अजर अमर गीतहरूमा मेरा मित्र दिनेश निरूलाका साथमा यहाँहरूमा सादर अभिवादन आज नेपाली संगीत जगतका श्रष्टा गायक संगीतकार रचनाकार एवं रंगमंच अभिनेता चलचित्र लेखक जनार्दन समको जन्मदिन जनार्दन समलाई अजर अमर गीतहरू शुरू भएदेखि नै हामीले एक विशेषका रूपमा सम्झिन पाएका थिएनौं जनार्दन सम प्रसिद्ध नाटककार एशियन सेक्सपियर भनेर चिनिने बालकृष्ण समका सुपुत्र हुन् भने रेडियो नेपालको स्थापना कालदेखि नै उनी रेडियो नेपालसँग आबद्ध भए लोक राष्ट्रिय शैलीका र जनजागरणका गीत गाएर नेपाली जनमानसमा उच्च आकर्षण बनाएका जनादन समप्रति हार्दिक श्रद्धांजलि सहित उनको स्वर तारादेवीको साथमा नातिकाजीको संगीत र मविवी शाहको शब्दमा यो गीतसँगै आजको यो अङ्क शुभारम्भ रोई कराई जोडले मेरो हनी असाथे को ही गरीब माने संतान खरी खरीदा संतान खरी खरीदा नांगोठ आंग काही काही पोशाक मखमल आंखों मखमल सकती नहेर न भंसिन संतान हरी हरी का संतान हरी हरी का गर्जिन पुकार कहीं कहीं छपात खाली शक्ति न सुन भनकिन संतान सरी सरी का संतान सरी सरी का घन महल कसै का काही छुट लो झुक खरी खरीता गर्छिन पुकार आमा रोई कराई जोडले होइन मेरो भन्छिन सन्तान थरी थरीका सन्तान थरी थरीका सन्तान थरी सम्म जनादन कोइली देवी र साथीहरूको स्वरमा म विविशाको रचनामा यो रचनाको यो गीतसँगै आजको यो कार्यक्रममा यहाँलाई शालीन अभिवादन हार्दिक स्वागत छ जनादन समका बारेमा कथाकार अतृप्त पाण्डे आफ्नो सन्देशमा लेख्नुहुन्छ रात्रिकालीन हार्दिक नमन छ गायकमा आफ्नो बेग्लै पहिचान राख्ने सफल हुनुको अतिरिक्त अभिनयमा पनि सफल र सबल अभिनय क्षमता देखाउन सफल जनार्दन समप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु त्यसै गरी समाजसेवी केशव बहादुर शाह पनि जनार्दन समप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै आज उनका राम्रा र रमाइला गीतहरू सुन्न इच्छुक हुनुहुन्छ मनु आभास हाम्रो ट्विटरमा मेन्शन गर्नुहुन्छ ईश्वर बल्लभको समय सान्दर्भिक कवितासँगै अजर अमर गीतहरूको दैलो खोल्नुभयो सुन्दैछु भनेर लेख्नु भएको छ त्यसै गरी बाबु लक्ष्मण लेख्नुहुन्छ नेपाली सांगीतिक धरोहर जनार्दन समको जन्म जयन्तीको अवसरमा उनैलाई कालजय गीत सुन्न उनका कालजय गीत सुन्न पाउँदा खुशी छु भनेर लेख्नु भएको छ कार्यक्रमको शुरूआतका बारेमा आफ्नो सठिक टिप्पणी संक्षिप्त विचारसित राख्नु भएको छ लुसिफरजीले निकै मर्मस्पर्शी शब्दहरूले कार्यक्रमको दैलो उघार्नुभयो धन्यवाद दाजु भनेर लेख्नु भएको छ पोखरामा अजर अमर गीतहरू जस्तै एउटा कार्यक्रम चल्दै गर्दा त्यहाँको भावक अभियान नेपालका एक सक्रिय सदस्य भानु पराजुली पनि यो कार्यक्रम सुन्दै गरेको पोखराबाट जानकारी दिनुभएको छ उहाँलाई पनि हार्दिक अभिवादन विशाल बस्नेत लेख्नुहुन्छ धरान जाने क्रममा सुन्न पाइएको थिएन श्रुति मधुर कविताबाट आरम्भ भएको आजको कार्यक्रम सुन्न आतुर छु जनार्दन समलाई हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ जनार्दन समका बारेमा यो प्रस्तुताको हैसियतले सामान्य कुरा भन्दा मैले उनलाई उनको जीवनको अन्तिम कालमा भेटे धनादन शर्मा आफ्ना पिता बालकृष्ण सम जस्तै बिना मेकअप कहीँ पनि थियो पाउडर लगाएर अनुहारलाई एकदम चमक बनाएर बासनादार भएर हिँड्न मन पराउनुहुन्थ्यो फरक यति मात्र थियो उनका पिता बालकृष्ण सम पौने चार बजेतिरको समय रिक्सा चढ़ेर भोटाइटी आउँथे र त्यहाँ गणेशथान अगाडि एउटा पुरानो पत्रिका पसलमा धेरै पत्र पत्रिका किनेर रिक्सामै चढ़ेर फर्किन्थे बालकृष्णसम्म प्राय साँझमा निक्लिँदा सम दौरा सुरुवाल उनको आफ्नै शैलीको कालो पोसाकमा आउँथे भने जनादनसम्म लामो समयदेखि एक प्रशासनिक व्यक्तित्वका रूपमा पनि आबद्ध भएका हुनाले उनको सर्ट प्यान्टकै जिन्दगी थियो जनादन समले आफ्नो कण्ठ संगीतमा धेरै गीतहरूको डिक्स रेकर्ड गरेका थिए यिनमा लोकगीतदेखि लिएर आधुनिक गीतसम्म थिए उनको पहिलो डिक्स रेकर्ड हिज मास्टर भोइस कम्पनीमा नेरब ताकी रानी शीर्षक आफ्नै गीतमा भरेका थिए आज सम्भव भए त्यो गीत पनि हामी सुनाउने छौं धनादन समय एक सफल चित्रकार पनि थिए हुन त उनले आफ्नो चित्रकला कहिल्यै प्रदर्शनी गरेनन् तर उनका कोठामा आफूले लेखेका थुप्रै चित्रहरू टाँगिएका हुन्थे संयोगले हामीले बालकृष्ण समको नवरस नाटक तयार गर्दै गर्दा जनादनसम्म हामीलाई एकपटक नाटक सिकाउन पनि आएका थिए यो सन्दर्भलाई जोड्दै जाउँला चर्चा गर्दै जाउँला अब अर्को गीत छ जनादनसम्मकै स्वरमा यो आजको कार्यक्रमको एक आकर्षणका रूपमा आखामा मेरो यसरी छायौ आँखामा मेरो यसरी छायो कि देख्नै सकिन्न यसरी खुली भावमा आयो कि लेख्नै सकिन्न आँखामा मेरो यसरी छायौ यी देख्नै सकिन्न यसरी खुली भावमा आयौ कि लेख्नै सकिन्न तिमीलाई यति बुझेको मैले भन्नै सकिन्न कि तिमी यसरी ममा कि छुनै सकिन्न सकिन्न छुनै सकिन्न मुटु कि तिमी गीत हौ यस्ती गाई जो सकिन्न माया हौ यस्ती निर जुनी लाई जो सकिन्न छातीमा तिमी सृष्टि कि थोपा जो धोई सकिन्न आँसुमै तिमी ढले कि मूर्ति जो रोई सकिन्न सकिन्न रोई सकिन्न आत्मा की तिमी अमृत प्यास मेट्न जो सकिन्न लक्ष्य हौ दिव्य आकाश जस्तै भेट्न जो सकिन्न आँखामा मेरो यसरी छायौ यी देख्नै सकिन्न यसरी खुली भावमा आयो यी लेख्नै सकिन यसरी खुली भावमा आयो केही देख्नै सकिन निर्विक्रम प्यासीको शब्द जनार्दन समको आफ्नै संगीतमा जनार्दन समको स्वर निर्विक्रम प्यासी सोह्र खुट्टीको उकालो भन्दा छेउमा बस्नुहुन्थ्यो र उहाँले आफ्नो घरको नाम आफ्नै कविता संग्रहको नाम साधना शिविरबाट साधना शिविर राखेका थिए यसरी साहित्यिक कृतिमा नाम राख्ने चलन लगभग लगभग उहाँले नेपालमा पहिलो पटक शुरू गर्नुभएको थियो भारतमा चर्चित गीतकार जावेद अख्तरले आफ्नो घरको नाम साहिर लुधियानवीको प्रसिद्ध कविता कृति परछाइयाबाट परछाइया राखेका थिए र भैंसी पार्टीमा कुनै एउटा टोलको नाम हामीले पनि गोदुली संसार राख्ने निर्णय गर्यौं र अहिले गोदुली संसार ठूलो आकारमा वृहत भएर जलविनायक वरपर नै फैलिएको छ यसरी साहित्यिक कृतिमा नाम राख्ने निर्विक्रम प्यासीलाई सम्झना गर्दा उनको अर्को एउटा बानी थियो उनी कविता जोरदार रूपमा अभिनय सहित अभिनय मुद्रामा लयमा पढ्थे उनकै शब्दमा जनादनसम्मको स्वर हामीले प्रस्तुत गर्यौं जनार्दन समको जन्म उन्नाइस सय चौरासी विक्रमाब्द कार्तिक शुक्ल सप्तमीका दिन ज्ञानेश्वरमा पिता नाटककार बालकृष्ण सम र माता मन्दाकिनी समको सम्पन्न घर गृहस्थीमा भएको थियो प्रारम्भमा उनका गुरू आफ्नै पिता बालकृष्ण सम भए भने पछि जनार्दन समले दर्शनमा शास्त्री गरे यसै गरी अंग्रेजी र हिन्दीमा पनि उनले अध्ययन गरे पण्डित पद्म प्रसाद उनका संस्कृतका गुरू थिए विक्रम सम्बत दुई हजार दुई सालतिर जनादनसम्म सैनिक सेवामा लेफ्टिनेन्ट मेजर भए विक्रम सम्बत दुई हजार चार सालमा प्रमिता राज्य लक्ष्मी शाहसँग जनादनसम्मको विवाह सुसम्पन्न भएको थियो दुई हजार सात सालको जनक्रान्तिमा आफ्नै पितासँग उनी थुनामा परेका थिए तर उनी थुनामा कहाँ परेका थिए त्यो बडा रोचक ठाउँ छ सिंहदरबारको स्कूल घरमा उनी थुनामा परेका थिए जहाँ राणा शासनको विरूद्धमा थालिएको अभियानका लागि उनका पिता र उनी त्यही थुनिएका थिए त्यही स्कूल घर जहाँ उनीहरू थुनिएका थिए त्यो कालान्तरमा गएर रेडियो नेपालको पुरानो बंगला भयो र जहाँ जनादन शर्मापछि डेपुटी डाइरेक्टर पनि भए रेडियो नेपालका उनी डेपुटी डाइरेक्टर थिए त्यसपछि संस्कृति विभागका डाइरेक्टर भए र पछि उनकै संयोजन र सहयोगमा स्वर सम्राट नारायण गोपालले राष्ट्रिय नाचघरमा तबला वादकका रूपमा जागिर पाए यो जागिरको संयोजन मिलाउने जनार्दन शर्मासँग नारायण गोपालको भेट गराइदिएका थिए नारायण गोपालका बाल सखा मानिक रत्नले न्यू रोडको होटल पारसमा अब त्यो होटल पारस केवल सम्झना मात्रै छ होटल पारस त कहीँ पनि छैन होटल पारसको ठाउँमा अहिले प्रसिद्ध व्यापारिक केन्द्र पिनर्स बजार उपस्थित छ जुन युद्ध बारूण यन्त्रको अगाडि पर्दछ त्यहाँ जनार्दनसम्म नारायण गोपाल र मानिक रत्नको पहिलो भेट भएको थियो र त्यही भेटमा जनादन समले नारायण गोपाललाई राष्ट्रिय नाचघरमा गश्रेणीको तबलावादकको जागिर उपलब्ध गराएका थिए र त्यही जागिर खाँदै नारायण गोपाल अन्तत राष्ट्रिय नाचघरका वा सांस्कृतिक संस्थानका महाप्रबन्धक पनि भए त्यतिन्जेलसम्म नारायण गोपाल र मानिकरत्नका बीच बोलचाल लगभग बन्द पनि भइसकेको थियो चर्चा जारी नै रहनेछ यस बीचमा गायक दिवाकर खड्गाले प्रेषित गर्नुभएको सानो जानकारी प्रस्तुत गर्न चाहन्छु आगामी मंगिर आठ गते संगीतकार राम थापाको पुण्य स्मृति हुँदैछ र त्यसभन्दा अगाडि मंगिर पाँच गते शनिबार साँझ पाँच बजे सरस्वती यला सरस्वती मन्दिर यौलाखेलमा सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ राम थापा आजभन्दा सात वर्ष अगाडि बित्नुभयो र राम थापाको जीवन संगीतमै बित्यो र राम थापालाई सम्झना गर्ने कुनै संस्था त अब छैनन् तर उनकै समकालीन गायक दिवाकर खड्गा जसले राम थापाको संगीतमा पहाड़ झुक्नुपर्छ हिमाल उठ्नुपर्छ गीत पनि त्यो दिन प्रस्तुत गर्दैछन् र यावला खेल कहाँ हो भनेर सिकारो केटोल यहाँ प्रश्न गर्नुभएको छ यावला खेल जावला खेल र जम्सी खेलको बीचको एउटा चोकलाई भनिन्छ जहाँ अहिले जसलाई पत्र पत्रिकाले झमेल नामाकरण पनि गरेका छन् त्यो ठाउँमा एउटा सरस्वती मन्दिर बनाइएको छ र त्यही भित्र त्यो कार्यक्रम हुँदैछ यो जानकारी जानकारीसँगै विष्णु अकथ मनु लेख्नुहुन्छ संगीतले मानिसलाई आनन्द मात्रै दिँदैन जीवनभर सदैव विद्यमान हुन्छ अजर अमर गीतहरू सुर्खेतमा सुनिरहेको छु भनेर लेख्नु भएको छ धना पौडेलजीले आँखामा मेरो यसरी छायो केही देख्नै सकिदिन कति मिठो कति मर्मस्पर्शी गीत भनेर टिप्पणी गर्नुभएको छ भने जनादन समाप्रति हार्दिक श्रद्धा सुमनको साथै वरिष्ठ संगीतकार अम्बर गुरूङको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ यस्ता सरोज लेख्नुहुन्छ दाजु दर्शन कान निकै दुखेको छ र पनि दुखाईमा हजुरको मलम लगाउन हजुरलाई सुन्दैछु भनेर लेख्नुभएको छ घनश्याम शर्मा पौडियाल लेख्नुहुन्छ जनादन समाप्रति हार्दिक श्रद्धा सुमनका साथै अम्बर गुरूङ दाजुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेर लेख्नुभएको छ शान्त प्रसाद भण्डारीका पंक्तिहरू छनृ निकै मर्मस्पर्शी कविताबाट कार्यक्रम शुरू गर्नुभयो जनादन समाप्रति हार्दिक श्रद्धाञ्जली म पनि सुन्दैछु भनेर शान्त प्रसादजी ईश्वर बल्लभको कविता वाचन गर्नुको उद्देश्य थियो काठमाण्डुमा छिटै ईश्वर बल्लभका कविताहरू विभिन्न कविको आवाजमा मञ्चन हुँदैछ पुस चार गते त्यो सन्दर्भको कारणले पनि आज ईश्वर बल्लभको मेरी आमाले आत्महत्या गरेको देशलाई मैले सम्झना गरे र जनादन समले गाएको गर्छिन पुकार रोई आमा यस सन्दर्भमा याद आयो तर हाम्रा बीचमा जनादन शर्मालाई धेरै कम मान्छेले चिन्छन् होला तर नेपालको सबभन्दा चर्चित राष्ट्रिय गीत गाउँछ गीत त नेपाली भन्ने बित्तिकै जनादन शर्मालाई सम्झिने लाखौं लाख चाहे नेपालका चाहे विदेशका यी सबैले सम्झना गर्छन् भने नारायणघाट वरपर बस्ने व्यापारीहरू वा नारायणघाटमा व्यवसाय गरेर बसेका र पोखरामा व्यवसाय गरेर बसेका धेरै बन्दीपुरीहरूले पनि जनादन शर्मालाई सम्झना गर्नुपर्छ किनकि बन्दीपुरको पहिलो गीत गाउने गायक पनि पुकार सधैँ रानीचरी पुरो उडेर मन मनै सम्झाइ पनि चिसो बतास झरेर जनादन समका बारेमा धेरै कम जानकारी राख्नेहरूले उनलाई नेपालबाट बनेको तेस्रो चलचित्र परिवर्तनका कथाकारका रूपमा पनि चिन्दछन् जसमा स्वर सम्राट नारायण गोपालले गायिका मीरा राणाले पहिलो पटक गीत गाउनुभएको थियो परिवर्तन जनादन समको नाटक चेतनामा आधारित थियो मलाई कथाकार अदृत पाण्डेले शेयर गर्नुभएको एउटा अनुभव सुनाउन चाहन्छु दरबारमा मुकुन्द इन्दिरा नाटक मञ्चन हुँदा बालकृष्ण समले एकदेवको जनादन समले मुकुन्दको रुद्रराज पाण्डेले भवदेवको भूमिका निर्वाह गरेका थिए जनादन समले यस्तो अभिनय गरेछन् बालकृष्ण समले त्यसपछि नाटक मञ्चनपछि स्वीकार गरेछन् मलाई चित्रकलामा मेरी छोरीले हराइन् अभिनयमा जनादन समले हरारी छाडे यसरी समजीले बालकृष्ण समले आफ्ना छोराका सामु अभिनयमा हार स्वीकार गरे यद्यपि बालकृष्ण समले धेरै कलाकारहरूलाई अभिनयको जीवन्त तालिम पनि दिएका छन् नेपाली रंगमंचका सक्रिय रंग निर्देशक प्रचण्ड मल्ल पनि बालकृष्ण समकै पड़कका रूपमा चिनिन्छन् आजको अजर अमर गीतहरूमा अनन्त कटवाल लेख्नुहुन्छ फेसबुकमा नेपाली गीत संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याउने श्रष्टाहरूप्रति समर्पित कार्यक्रमको एक सय त्रियानब्बे अंक नायक गीतकार संगीतकार एवं अभिनेता जनादन समको जन्म जयन्तीको शुभकामनाका साथै गीत संगीतका शिखर पुरूष श्री अम्बर गुरूङप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै रात्रिकालीन प्रस्तुति पर्खाईमा आबुधाबीबाट उनीहरूले लेख्नु भएको छ भने सिलवाल सुशीला लेख्नुहुन्छ कार्यक्रमको पर्खाईको बारेमा राजेश्वर उदयका पंक्तिहरू र अन्य मित्रका पंक्ति बाँकी नै छन् म विस्तारै वाचन गर्नेछु तर यहाँ कोमल श्रेष्ठका पंक्ति यस प्रकार छन् आज नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा नायिका जल शाहलाई मनोनित गरिएको छ लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिँदै आएकी नायिका शाहलाई भर्खरै बसेको संघको बोर्ड बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा मनोनित गरेको छ धन्यवाद कोमल श्रेष्ठजी यहाँले जानकारी दिनुभएकोमा जलशाहजीलाई मेरो तर्फबाट पनि बधाई सुनाइदिनुहोला किनकि जलशाहको जीवनको चलचित्रको पहिलो अभिनय यात्रा मेरो चलचित्र अवतारबाट शुरू भएको थियो उनले त्यसमा पन्ध्र वर्ष आठ महिना हुँदा त्यो उमेरमा नायिकाको रूपमा प्रियंका नामक पात्रको भूमिका खेलेकी थिइन् र उनको अभिनय पहिलो पटक गोदावरीमा राजेश हमालसँग एउटा प्रणय दृश्य छायांकन गर्दा धेरै पटक रिटेक गर्नु परेपछि सुटिङ दोहोऱ्याउनु परेपछि जलसाह त्यहाँ रोएकी थिइन् मलाई त्यो जीवन्त सम्झना हुन्छ अझै पनि र हामी सबैले उनलाई हौसला बढ़ाएका थियौं तिमी एक दिन राम्रो अभिनेत्री हुन्छौ पीर नगर तर जलसाह धेरै बेर रोइन् र उनलाई सम्झाउनका लागि करिब करिब आधा दिन बितेको थियो जलसाहलाई यो सम्झनासँगै बधाई पनि ज्ञापन गर्न चाहन्छु संगीत शिखर पुरूष श्री अम्बर गुरूङजी अत्यन्त अस्वस्थ हुनुभएको बारे राजेश्वर उदयजीले आफ्नो दुःख व्यक्त गर्नुभएको छ र जनादन समको जन्म जयन्तीमा उहाँलाई शुभकामना एउटा बाल्यकालमा र यौवनकालमा जानी नजानी बहुतै गाउने गर्थ्यौं त्यति बेला थाहा थिएन कसले गाएको मवि शाहको रचना अनि सम रामहरिको संगीतमा कोली देवीसँगको युगल गीत गर्सिन पुकार आमा रोई कराई जोडले जुन गीत हामीले कार्यक्रमको शुरूआतमा बजायौं यो गीतबारे राजेश्वर उदयजीले व्यक्त गर्नुभएको आफ्नो विचार यहाँ राख्यौं जनादनसम्म आफ्नो रचनामा पनि एक गीतकारका रूपमा अत्यन्त सबल मानिन्छन् तर उनले धेरै गीत कवि मविबी शाहका गीत गाएका छन् मविबी शाहको रचना आफ्नै संगीत र स्वरमा जनादनसम्मको यो स्वर र यसमा संगीत संयोजन स्वयं जनादनसम्म आफैले गरेका छनृ अँधेरी रात हूँ दो कि चन्दा दूर भो जसको सुकेको वृक्ष हुँ बनको, हरायो पालुवा जसको हरायो पालुवा जसको अँधेरी रात हुँ त्यसको बाँकी ढल्न थालियो सडी खोकुरो भई जडमा भई जडमा महुवैली झरेको फुल कि मानी छैन झै जसको कि माली छैन झै जसको कि चन्दा दूर भो जसको अँधेरी रात हूँ किसको छुअन्धो अन्धकारैको परेको बीच बाटोमा जले ताप त्यस्तो किरा पै छैन झै जसको किरा पै छैन झै जसको अँधेरी रात हुँ त्यसको बाँकी डुब्न खालियो परि हरदम ममज धारमा ममज धारमा डुबेको प्राणी हुँ त्यसको किनारा दूर भो जसको किनारा दूर भो जसको कि चन्दा दूर भो लुसिफर ट्विटरमा मेन्सन गर्नुहुन्छ संगीतकार अम्बर गुरुङ को खबरले दुखित बनायो उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना तथा नायिका जलशाहलाई बधाई तथा शुभकामना शान्त प्रसाद भण्डारी इण्डियाबाट सुन्दैछु कार्यक्रम सफल हो शुभकामना गाउँछ गीत नेपाली गीत खुब सुन्छु र गुनगुनाउँछु पनि जानकारीको लागि धन्यवाद भनेर लेख्नु भएको छ परिपुष्पी उहाँको परी काश्यप पनि रहेछ नाम धेरै पछि सुन्न पाउँदा मन यसै यसै फुरुङ्ग जनादनसम्म प्रति हार्दिक श्रद्धा सुमन धना पौडेल आफ्ना सुन्दर पंक्तिमा लेख्नुहुन्छ जनादनसम्मको बारे कहिल्यै जान्न खोजिएन यो कार्यक्रम नसुनेको भए त ठूलो घाटामा परिने रहेछ त्यसै गरी सौर सिगदेल सुन्दैछु अजर अमर गीतहरू लाग्दैछ हामीले कैयौं नेपाली गीतहरू सुनेकै रहनेछौ किनकि कसैले सुनाउँदैनन् धन्यवाद भनेर उहाँले लेख्नु भएको छ मनु आवासका यी प्रश्न बडा झल्यास पार्ने खालका छन् प्रेमको योभन्दा सुन्दर प्रस्तुति के होला त्यसरी खुली भावमा आयो उहाँले निर्विक्रम प्यासेका यी पंक्तिहरूलाई उद्धित गर्नुभएको छ राजन शर्माको जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै विवश लेख्नुहुन्छ उनका गीतले निकै आनन्द मिल्दैछ देशभक्त वान लेख्नुहुन्छ कोही धनी असाध्य कोही गरीब माग्ने सक्दिन देख्न भन्छन् सन्तान थरी थरीका के हाम्री नेपाल आमा हामी सन्तान बीच फूट चाहन्छन् त देशभक्तजीको यो गुणगम्भीर प्रश्नप्रति हामी सबै एकपटक सजग हुन जरूरी छ त्रिदीप गुरूङ लेख्नुहुन्छ कार्यक्रम सुन्दैछु आज जनादनसम्मको जन्मदिन रहेछ सँगै हार्दिक श्रद्धाञ्जली फोटो भोल्टिक कृतिपुरबाट लेख्नुहुन्छ लाई हजुरको प्रस्तुति प्रसिद्ध व्यक्तिको छनौट उत्कृष्ट छ म आजको प्रस्तुति सुन्दैछु भनेर लेख्नु भएको छ यहाँ धेरैले जनादन गाउनुभएको गीतको कुरा गर्यो यो गीतका बारेमा अस्ति भर्खर युगान्तकारी गायक प्रेमदोज प्रधानसँग कुरा भयो राष्ट्रियता निकै संकट परेका बेला गाउँछ गीत नेपाली भन्ने गीत तपाईँले गाउनु भएको हो भनेर उहाँलाई प्रश्न सोधेछ र प्रेमदोज प्रधानजीले बडा अप्ठ्यारो मान्दै मैले गाएको त होइन तर यो कसले गाएको हो भन्ने कुरा चाहिँ प्रकाश सामीजीलाई सोध्नुहोस् न भनेर उहाँले त्यो एउटा दैनिक पत्रिकाको वरिष्ठ पत्रकारलाई जवाब दिनुभएछ तर पछि ती पत्रकारले फेरि प्रेमदोज प्रधानकै स्वर भनेर पत्रिकामा छापिदिएपछि प्रेमदोज प्रधान निकै दुखी हुनुभयो गीत नेपाली ज्योतिको पंख उचालीका बारेमा यी केही कुरा भन्न अत्यन्त जरूरी छ संयौथुङ्गा फूलका राष्ट्रिय गान छानिनुभन्दा अगाडि राष्ट्रकवि माधव घिमिरले यो गीत पनि प्रतियोगितामा बुझाएका थिए र कविता बुझाउनुभन्दा अगाडि मैले राष्ट्रकवि माधव घिमिरेलाई आफैले विन्ती गरेर आग्रह गरेँ तपाईँले कृपया प्रतियोगितामा भाग नलिनुहोला किनकि तपाईँ छनौटमा पर्नुहुन्न भन्ने कुरा धेरै हल्लामा छ तर तपाईँलाई आग्रह गरियो भने मात्र लेख्नुहोला यद्यपि राष्ट्रकवि माधव घिमिरेजीले आफ्नो एक गीती किताब र यो गाउँछ गीत नेपाली पनि बुझाउनु भयो तर उहाँ दश उत्कृष्टभित्र पनि पर्नु भएन र उहाँ स्वयंले फोन गरेर पछि भन्नुभयो तपाईँले त मलाई भन्नुभएको थियो तर मैले यो गीत बुझाएर गल्ती गरेछु तर यो गीतको तागतमा महाकवि देवकोटाका तीन पंक्ति पनि छन् सुन्दर शान्त विशाल तर संगीतमा अर्को एउटा उच्च आकर्षण भएको नाम छ उस्ताद गोविन्दलाल नेपाली तानसेनमा उन्नाइस सय एकहत्तर माघ महिनामा जन्मिएका गोविन्दलाल नेपालीको दुई हजार त्रिचालिस सालमा देहान्त भयो उनी सिद्धिलालका तीन भाइ छोरामा जेठा छोरा थिए पाल्पाबाट यी पछि वीरगंज सरे र वीरगंजमै हुँदा उनको जीवनबाट दुःखद घटना घट्यो करिब आठ नौ वर्षको उमेरमा उनी वीरगंजको स्कूलमा पढ्न थाले त्यहाँ एउटा यस्तो घटना उनको जीवनमा पर्यो जसले गोविन्दलालको जीवनमा आमरण छाप छाड्यो सानैदेखि गाउन र बजाउनमा सिपालु गोविन्दलालदेखि त्यहाँका प्रधानाध्यापक अत्यन्त प्रभावित भए विद्यालयमा उनी एउटा आदर्श छात्रका रूपमा देखा परे यही कुरा कतिलाई बिज्ने भएछ फलस्वरूप उनलाई कसैले चम्पा उपहार स्वरूप दिएछन् उनलाई माछा मार्ने डाइनामाइट खेलौनाको रूपमा दिएको रहेछ उनलाई थाहा भएन यो भुइजम्पा लिएर घर जाँदै गर्दा घरमा चुरोट खाइबस्ने एकजना सज्जनको चुरोटको आगोमा यो भुइचम्पा कसो कसो गरी लाग्न पुगेछ अचानक एक विस्फोटक आवाज पैदा भयो यस विस्फोटनले चुरोट खाने व्यक्तिको हातै पाल पर्यो भने गोविन्दलालजीको आफ्नो दाहिने हातको पाँचै औंलाका आधा औंलाहरू सदाका लागि गुमाउनु पर्यो त्यसबेला बेउसीबाट बिउजँदा एउटी महिलाले त्यो त विस्फोटक पदार्थ हो भनेको कुरालाई उनले स्मरण गरे वीरगंजको गर्मीले घाउ बिग्रने डरले गोविन्दलाललाई वीर अस्पतालमा पुर्याउन आवश्यक भयो वीरगंजबाट निजी मोटरमा गोविन्दलाललाई काठमाण्डु ल्याउँदा धुर्सिङ निरवको कालो पुलको मोड़मा अचानक त्यो मोटर पल्टियो यसमा धेरैजना घायल भए केहीजना मरे पनि तर ईश्वरको अनुकम्पाले गोविन्दलाललाई केही भएन वीर अस्पतालमा भर्ना भएपछि तत्कालीन डाक्टरहरूले सेप्टिकबाट बचाउन उनको हात काट्ने अनुमति मागेका थिए तर उनकी ममतामयी माता कृष्ण कुमारीले त्यो अनुमति दिइनन् पछि त्यही हातबाट गोविन्दलालले यो देशको एउटा अजर अमर गीत माधव घिमिरेको संगीतमा संगीतबद्ध गरे जनादनसम्म चन्दादेवी र थुप्रै कलाकारले गाए तन पाली ज्योति को पंख चाली जय जय जय नेपाल सुंदर शांत विशाल गंडकी कोशी करनाली मेची महाकाली बेकर बेसी बिउछौ छन लहर लाखौँ चाली चुने बोलाउँछ पहिलो झुल्का निकाली सगरमा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन् दक्षिण लङ्क ज्योतिको पङ्ख चली जय जय जय नेपाल सुन्दर शान्त विशाल पश्चिम किल्ला काँगडा पूर्वमा तिस्ता पुगेथ्यौँ उन शक्तिको साममा कहिले हामी झुकेथौँ यही हामी हिमाल उठायौँ एसियाको माझमा सभ्यता बास बसेथ्यो आएर यही साँझमा यही नेपाली माटोमा दिलको फुल रोपेर यही पहाडी शिल सुर सुर देखो चाली माटौला हामी हिमालमा ज्योतिको पङ्खा चाली गाउँछ गीत नेपाली ज्योतिको पङ्खा चाली जय जय जय नेपाल सुन्दर शान्त दिशा कविवर माधव घिमिरेको रचनामा गोविन्दलाल नेपालीको संगीतमा जनादन समर साथीहरूको स्वर नेपाली संगीतमा अर्का पनि गोविन्दलाल छन् जसको चर्चा हामी कुनै अर्को दिन गरौंला जसको नाम हो उही गोविन्दलाल उही गोविन्दलाललाई त्यति बेलाको राणा सरकारमा लप्टनको पदवी दिएको थियो तर उनी नाचगानतिर लागेका हुनाले उनलाई उनको पिताले घरबाट लखेट्नु परेको थियो यो सन्दर्भ पछि जोड्नेछौ तर आजको कार्यक्रममा जनादन समकै स्वर माधव घिमिरेको रचनामा समहरीको संगीतमा यो गीत लाग्दछ मलाई रमाइलो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मन्तिर पानी भर्ने पाँधेरो लेकै हेरौँ लाल बुरास देशी हेरौँ प्याउली किरती बास्ने परवा बिरह बोल्ने न्याउली हिमा छुन्छ बेलुकी सप्तर्षीको तातीले जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल सुली मनतिर पानी भर्ने पधेरो सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली यो बिरानो मुलुकमा बस्दैन माया बसाली मनमा घाम न लागे जगत सारा अँधेरो नौ डाँडाको पारीमा प्रीतिको देश छ मेरो प्रीतिको देश मेरो मेरो कालीले कैलाई ताकेर जाने बादल हातले मैले नथोए पनि छ कति कोमल दौडाइलान्छ मलाई यही बादलु छायाले पर्दछ जहाँ इन्द्रेणी परेला भिज्ने मायाले सक्दछ मलाई रमाइलो मेरै पाखा पखेरो योभन्दा अगाडि बजेको गीतका बारेमा चलचित्र चोटका निर्देशक श्याम राईले आफ्नो अभिव्यक्ति यस प्रकार दिनुभएको छ गाउँछ गीत नेपाली सुनेपछि मलाई म बढ़ी भावुक भए मलाई आफ्नो बाल्यकाल याद आयो र यो गीत चम्की चम्की गाएको सम्झना भयो यो गीतले यो नाकाबन्दीको बेला हामीलाई ठूलो हौसला दिए जस्तो लाग्छ मलाई जस्तै अरूलाई पनि त्यस्तै महसुस भएको हुनुपर्छ होला भनेर उहाँले भन्नुभएको छ श्याम राई जो नारायण गोपालले गाएको अन्तिम गीत चलचित्रमा प्रयोग गर्ने निर्देशकका रूपमा पनि चिनिनुहुन्छ र अजर अमर गीतहरूका नियमित श्रोता हुनुहुन्छ र उहाँ शुभेच्छु पनि हुनुहुन्छ उहाँ यो कार्यक्रमलाई सरसल्लाह पनि दिइरहनुहुन्छ त्यसै गरी त्रिदीप गुरूङ लेख्नुहुन्छ गाउँछ गीत नेपाली ज्योतिको पंख उजाली बच्चा हुँदा स्वर पुगी नपुगी गाउने गर्थ्यौं दाईप्रति कृतज्ञ छु भनेर लेख्नुभएको छ भने विराटनगरबाट गायिका रश्मिया माते लेख्नुहुन्छ गाउँचा गीत नेपालीको प्रसंग कति रमाइलो लाग्यो thank you sir for these rare informations भनेर लेख्नुभएको छ त्यसै गरी स्वाभिमान लेख्नुहुन्छ अधेरी रातमा पनि सांगीतिक ज्योति अझ अमर गीतहरूको साथ मन गाउने प्रहर भनेर यी धेरै युगल गीतका बीचमा जनादन जनादनसम्मको एउटा एकल गीत पनि छ माधव घिमिरेको रचना र समहरीको संगीतमा शीतको थोपा अल्मलियो पालमनी फुलको तरेलीमा फुलको तरेलीमा शीतको थोपा अलमनी फुलको तरेलीमा फुलको तरेलीमा तिम्रो आँसु छिपेको छ मेरै परेलीमा मेरै परेलीमा तिम्रो आँसु छिपेको छ मेरै परेलीमा मेरै परेलीमा आजको कार्यक्रम सुनेर आफ्नो प्रतिक्रिया दिनुहुने सबै शुभेच्छुकहरूमा हार्दिक आभार प्रकट गर्दै प्राविधिक मित्र दिनेश निरौला सहित म प्रकाश हामी पनि विदा चाहन्छु तिम्रो गीत गाउँछु म मेरै गीत भनी मेरै गीत भनी तिम्रो गीत गाउँछु म मेरै गीत भनी पो छ मेरो छातीमा नि तल्ले पुग्यो काली गण्डकीमा काली मा तिम्रो धोको बसेको छ मेरो जिन्दगीमा हाय मेरो जिन्दगीमा मेरो जिन्दगीमा मेरो जिन्दगीमा तिम्रो धोको बसेको छ मेरो जिन्दगी